नमस्कार एवं हार्दिक लोकमय साङ्गीतिक अभिवादन टक्राउन चाहन्छु कार्यक्रम लोकसङ्कारको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण लोकपालका मित्रहरूमा सँगै सम्पूर्ण श्रोता मित्रहरूमा पनि प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ कार्यक्रम लोकसङ्कार लिएर हामी हप्तामा छ दिन आउने गर्दछौँ त्योमध्ये पनि आइतबार अनि बुधबारको श्रृङ्खलामा रहेर विभिन्न लोकसङ्गीतको बजार के हुँदैछ लोकसङ्गीतको यो क्षेत्रतिर भनेर भोलाकोसारी गर्दै आइरहेका छौँ लोकसङ्गीतको क्षेत्रमा आबद्ध राष्ट्रिय तथा स्थानीय कलाकारसँग भलाकोसारी गर्दै आइरहेका छौँ भोलि अन्य दिनमा तपाईँसँगै समुद्र लोकधरी आवाज सँगसँगै रम्सहरूमा आउँछौँ पनि मित्र आजको श्रृङ्खलामा पनि केही नयाँ आवाज त्यो मध्ये पनि निकै नै चर्चा अनि परिचर्चा बटुल्न सफल आवाजहरू जुन लोकसङ्गीतको बजारमा निकै नै चर्चा अनि परिचर्चा बटुल्न सफल भएका छन् तिनी आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्नेछौँ र तिनी आवाज सँगसँगै रमस रमाउँछौँ पनि र तिनी आवाज सँगसँगै रमन रमाउनुको लागि साथ हाजिर भइसकेका छौँ सदाको बसाइमा जस्तै प्रविधि कक्षबाट मित्र रिजन हो अनि आवाजबाट म तपाईँकै लोक सहयात्री सूर्य ढकाल हुन त लोकसङ्गीतको क्षेत्रमा धेरै स्रष्टाहरू भित्रिने क्रममा पनि छन् त्यो मध्ये पनि अग्रज र नयाँ नवदित गायक बीच धेरै भिन्नता पनि रहिरहेको छ त्यसै त पछिल्लो समयमा लोकसङ्गीतको यो क्षेत्रको फाँटमा निकै नै छोटो समयमा चर्चा बटुल्न सफल गायक तथा सर्जक पुष्कल शर्मा निकै नै अगाडि आइरहेका छन् र पुष्कल शर्माकी लय तथा शब्द सिर्जनामा सजिएको आवाज हो र पुष्कल शर्माको पुरानो सम्झना गीति सङ्ग्रहमा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 बिर्साइसकेका छौँ कार्यक्रम लोकसङ्कार सँगसँगै तपाईँ हुनुहुन्छ त्यसो त आफ्नो भर्खर मात्र घरको रेडियो ट्युन अन गरिरहनु भएको छ भने तपाईँले रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूमा प्रत्यक्ष रूपमा र इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot कममा लगन गरेर सुनिरहनु भएको छ करिब करिब दस बजेसम्मको बिचमा रहने क्रममा यस्तै यस्तै चर्चा अनि परिचर्चा बटल्न आवाजहरू बटुल्न सफल आवाजहरू अझै नै बाँकी नै छन् त्यसो त कार्यक्रम लोकसङ्गीतको व्यवसायमा रहेर फेरि पनि तपाईँको माझमा अर्को एउटा आवाज बिर्साउनु पर्ने आउँछ लोकसङ्गीतको क्षेत्रमा निकै चर्चा अनि परिचर्चा बटुल्न सफल अर्का एउटा सर्जक तथा गायक हुन् याम छेत्री याम छेत्री अनि राधिका हमालमा राधिका हमालको समुद्र शर्मा सजीवको आवाज हो पछिल्लो समयमा बजारमा आएको आवाज पनि हो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 छन् भने तपाईँले फोन गरेर सल्लाह सुझावहरू पनि दिन सक्नुहुनेछ अन्त्यमा तपाईँको लागि त्यसो त नवप्रतिभा र छोटो समयमा नै दोस्रो हाइलाइट्स म्युजिक अवार्डमा मनोनयनमा पर्न सफल गायक मौसम गुरुङ पनि एक अर्का नयाँ स्रष्टा हुन् सुन्दर लाग्छ मलाई यो धरती खोली सिकेर लगायतका थुप्रै आवाजहरू बजारमा ल्याइसकेका गायकले पछिल्लो समयमा हजार जुनी जुनी यो आवाज पनि सबैको मनमुटुमा बास बस्न सफल भएको छ र यस्तै अर्को एउटा नयाँ आवाज पीडा दिए पनि यो आवाज पनि भर्खर मात्र बजारमा उपलब्ध भएको छ यति बेला भने तपाईँको लागि मौसम गुरुङ अनि टिकापुनको सुमधुर स्वरमा सजीवको आवाज हजार जुनी जुनी कोही छैन भनेर तिमीले मन नदुखाऊ तिमीलाई माया गर्ने मद्दत सधैँ नि यो आवाज तपाईँको लागि सार्दै कार्यक्रम लोकसङ्कार सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद बोल्न चाहन्छु अनि धन्यवाद यतिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रिजनलाई पनि र कार्यक्रम लोकसङ्कारको आजको यो श्रृङ्खलाबाट म तपाईँकी लोकसह यात्री सूर्य ढकाल पनि ओझिलिन चाहन्छु हवस् नमस्कार शुभ दिन शुभ समय लग्गे सङ्गीतलाई सदव माया गर्नुहोला हम नि मर्दैन हसार जनी जनी Tragedy ವೈ ಎಸಿ